शुक्रबार समय दिउँसो सभा बाह्र बजेदेखि स्थान ताराखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय अर्गल भातखाना डाँडा बागलुङ आर्थिक सहयोग ताराखोला गाउँपालिका आयोजक सामुदायिक रेडियो गलकोट एफएम एक सय दुई थप्लो चार मेघर्स गलकोट बागलुङ सूचनाको हक जवाफदेता आर्थिक पारदर्शिता र सुशासन मार्फत समृद्धि अब समाचार विस्तारमा गलकुटका गाउँ गाउँमा पालिने लोकल कुखुरा पछिल्लो समय पाल्न छोडिएको छ लोकल कुखुरा मात्र पालिने गाउँ गाउँमा अहिले उन्नत जातका कुखुराहरू बजारमा आएसँगै लोकल कुखुराहरू बिस्तारै हराउन थालेका छन् पछिल्लो समय ब्रोइलर कोइलर लगायतका अन्य प्रजातिका कुखुराहरू बजारमा भेटिएसँगै लोकल कुखुरा पाल्न छोडिएको गलकुट नगरपालिका वडा नम्बर छका कुखुरा पालक किसान धनबहादुर पाण्डेले बताउनुभयो कुनै बेला गलकुटका गाउँमा पुग्दा बित्तिकै लोकल कुखुरा मात्र देख्न पाइन्थ्यो अहिले भने लोकल कुखुराको ठाउँमा अन्य प्रजातिका कुखुराहरू देख्न सकिन्छ अहिले सहर बजारदेखि गाउँघरसम्मका किसानहरूले लोकल कुखुराको ठाउँमा अन्य प्रजातिका कुखुराहरू व्यावसायिक रूपमै पाल्न थालेका छन् लोकल कुखुरा बिस्तारै बिस्तारै लोप हुने अवस्थामा पुगेको कुखुरा पालक किसानहरू बताउँछन् कहीँ कतै एकाध किसानहरूले लोकल कुखुराहरू व्यावसायिक रूपमा पाल्ने गरे पनि पछिल्लो समय अधिकांश किसानहरू अन्य प्रजातिका कुखुराहरू पाल्ने गरेका छन् लोकल कुखुराको मूल्य अलि बढी पर्ने भएकोले पनि अधिकांश किसानको रोजाइमा लोकल भन्दा अन्य प्रजातिका कुखुराहरू पर्ने गरेको व्यवसायहरू बताउँछन् लोकल कुखुरा लोकल कुखुरा भन्दा अन्य कुखुराहरू मासु र अन्डाको लागि धेरै पालिने गरेको गलकुट नगरपालिका वडा नम्बर तिनका किस कुखुरा पालक किसान लक्ष्मण भण्डारीले बताउनुभयो लोकल कुखुरा भन्दा अन्य प्रजातिका कुखुरा पाल्दा सस्तो पर्ने र मासुको पनि बढी उपयोगी भएकोले पनि लोकल कुखुरा पाल्न छाडिएको बताइएको छ लोकल कुखुरा पाल्न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 वर्ष सर्वसा हरेक वर्ष साधारण सभाका अवसरमा उक्त पुरस्कार वितरण गरिनेछ पारदर्शिता जवाफदेताको विकासमा यो कोषले थप टेवा पुर्याउनेछ अध्यक्ष सिरिजले भन्नुभयो पत्रकार र मानव अधिकार कर्मीलाई पुरस्कारले ऊर्जा भर्नेछ यसअघि पत्रकार महासङ्घ बागलुङ शाखाले नन्द हरि सृजनशील पत्रकारिता पुरस्कार र हरिलक्ष्मी नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै आएको छ नयाँ पत नयाँ कोष स्थापना भएसँगै महासङ्घ बागलुङ शाखामा तीनवटा पत्रकारिता पुरस्कार पुगेका छन् कोरोना महामारीका कारण सुनसान रहेका जिल्लाका पर्यटकीय स्थलहरूमा मङ्सिरको तेस्रो साटाबाट मात्रै सामान्य चहल पहल देखिन थालेको छ धार्मिक पर्यटकीय क्षेत्र हुन वा हुन वा प्राकृतिक पर्यटनको सम्भावना बोकेका क्षेत्र झण्डै नौ महिनापछि सामान्य आन्तरिक पर्यटकहरूको आवजावत हुन थालेको छ कोरोना महामारीका कारण पर्यटकीय क्षेत्रहरू सुनसान मात्रै भएनन् तिनै तहका सरकारले ती क्षेत्रहरूको विकासको लागि विनियोजन गरेको बजेटको कार्यान्वयन गर्ने काम समेत प्रभावित भए महामारीको माडबाट बिस्तारै तङ्गिते गरेको बागलुङको पर्यटन क्षेत्रको विकासको लागि गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटको कार्यान्वयन सुरु भएको छ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले सालो आर्थिक वर्षमा बाग्लुङमा मात्रै सातवटा पदमार्ग निर्माण गर्दैछ पाँच लाखदेखि बिस लाख रुपियाँ बजेट विनियोजन भएका पदमार्गहरू निर्माणको काम सुरु भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताउनुभयो जिल्ला वर्ष यो आर्थिक वर्षमा पदमार्गका लागि मात्रै बहत्तर लाख पचास हजार रुपियाँ खर्च हुनेछ बागलुङमा सबैभन्दा धेरै बजेट खर्चेर बागलुङ नगरपालिका वडा नम्बर छ पञ्चकोटदेखि काथिकोला गाउँपालिका वडा नम्बर तिन बेल तिनको बेलढुङ्गासम्मको पदमार्ग निर्माण हुनेछ मन्त्रालयले उक्त पदमार्गको लागि बिस लाख रुपियाँ बजेट विनियोजन गरेको छ जिल्लाभर उन्नाइसवटा योजना बनाएर बजेट बाँडेको मन्त्रालयले पदमार्गका योजना धेरै समावेश गरेको छ भने पर्यटकीय क्षेत्र पूर्वाधार विकासका योजना पनि समावेश छन् काठेकोला गाउँपालिका वडा नम्बर आठ लेखानीदेखि जैमिनी नगरपालिका काठेकोला गाउँपालिका र गलकुत नगरपालिकाको सङ्गम स्थल गाँजाको धोरेसम्म मन्त्रालयले पदमार्ग विकास गर्ने भएको छ पन्ध्र लाख रुपियाँ खर्चेर यसै आर्थिक वर्षमा पदमार्ग निर्माणको काम सुरु गरेको सुरु हुने मन्त्रालयले जनाएको छ कलकुत नगरपालिकाको मर्मबाट घुम्तीको धुडेसम्म पदमार्ग निर्माणको लागि दस लाख रुपियाँ बजेट विनियोजन भएको छ जैमिनी धाम बिना मारे माइको स्थान माइका स्थान पदमार्गको लागि दस लाख पञ्चको पञ्चकोट पर्यटकीय पदमार्ग पदमार्गको लागि सात लाख पचास हजार एयरपोर्ट बहुमूर्छा पदमार्गको लागि पाँच लाख र कौडी डाँडा पदमार्गको लागि पाँच लाख रुपियाँ बजेट विनियोजन भएको छ अब सबै योजनाहरूको काम थालनी हुन्छ पर्यटनका पूर्वाधार तयार गर्न हामीले कुनै पनि कसुर बाँकी राख्ने छैन पर्यटकीय क्षेत्रमा गरेको लगानी अनुगमन तथा निरीक्षणबाट फर्केपछि मन्त्री लम्सालले भन्नुभयो हाम्रो आर्थिक समृद्धिको आधार नै पर्यटन हो बागलुङमा दसवटा घरवासको पूर्वाधार विकासको लागि मात्रै मन्त्रालयले एक करोड बिस लाख खर्च दिनेछ गत वर्ष घरवास प्रवर्धनमा दुई लाख अस्सी लाख रुपियाँ खर्च भएको थियो घरवास र पदमार्गका नाममा भएको खर्च दुरुपयोग भएको गुनासो आउन थालेपछि मन्त्री लम्सालले एक साता पहिले अनुगमन गर्नुभएको थियो थियो पछि लम्सालले हल्ला चलेको जस्तो दुरुपयोग नभएको र कमी कमजोरी गरेकाहरूले सचिन आग्रह गरेको बताउनुभयो मन्त्रालयले दह तथा ताल मर्मतदेखि उद्यान निर्माणको लागि समेत बजेट विनियोजन गरेको छ सबै बजेटहरूको कार्यान्वयन सुरु भएको मन्त्रालयले जनाएको छ पर्यटन क्षेत्रका सरकारवालाले भने मन्त्रालयले दिने बजेट कार्यान्वयनमा समस्या हुने जनगुनासो गर्ने गरेका छन् प्राविधिक सहित आउनु भनेर उप उपभोक्ताले खबर आउँछ स्थिमित मन्त्रालयले गर्ने हो कि स्थानीय तहले थाहा नहुने कालिका भगवती गोथी व्यवस्थापन बागलुङका अध्यक्ष राजु खड्काले बताउनुभयो जिल्लाका पर्यटन कार्यालय आवश्यक छ तब मात्रै सबै योजनाको कार्यान्वयन समयमा हुनेछ मन्त्रालयले पर्यटन कार्यालय स्थापनाको लागि अध्ययन समिति बनाएर काम अघि बढाए बढेकोले यो आर्थिक वर्षमा सबै योजना उपलब्धि देखिने गरी कार्यान्वयन आउने दावी गर्ने गरेको छ बडीघाट गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयहरूमा कक्षा पाँचसम्मका बालबालिकाहरूलाई दिव खाजा खुवाउन सुरु भएको छ नेपाल सरकारको वार्षिक कार्यक्रम अनुसार चालु आर्थिक वर्षको सरावटदेखि नै कार्यक्रम सुरु हुने भने पनि कोभिड उन्नाइसको प्रभावका कारण विद्यालय नियमित भएसँगै पौष एक गतेदेखि निशुल्क खाजा सुरु गरिएको हो दस वर्षभन्दा मुनिका बालबालिकाहरूलाई कुपोषणबाट बचाउँदै शैक्षिक गुणस्तर वृद्धि गर्न भन्दै चालु आर्थिक वर्षदेखि नेपाल सरकारले देशैभरका सामुदायिक विद्यालय विद्यालयका बालबालिकालाई दिवा खाजा सुरु गर्ने घोषणा गरेको थियो स्थानीय उत्पादनमा आधारित पोषणयुक्त खाजा बालबालिकाहरूलाई उपलब्ध गराउन प्रति विद्यार्थी प्रतिदिन पन्ध्र रुपियाँ बजेटको व्यवस्था सरकारले गरेको छ गाउँपालिकाले परिपत्र गरेसँगै विद्यालयहरूले बुधबारदेखि विद्यार्थीहरूलाई निशुल्क खाजा खुवाउन थालेका छन् त्रिभुवन विश्वविद्यालयले आगामी माघ पहिलो सातदेखि स्नातक तहको तेस्रो तथा स्नातकोत्तर तहको पहिलो वर्षको परीक्षा सञ्चालन गर्ने भएको छ चैतामा स्थगित गरिएको सेम स्तर प्रणालीको परीक्षा गत आइतबारदेखि सञ्चालन गरेको ट्रिबीले सो सकिए लगत्तै वार्षिक परीक्षा सञ्चालन गर्न लागेको हो माघको पहिलो साता स्नातकोत्तर तहको पहिलो वर्षको तथा दोस्रो साटाबाट स्नातक तहको तेस्रो वर्षको परीक्षा सञ्चालन गरिने परीक्षा नियन्त्रण पुष्पराज जोशीले बताउनुभयो भौतिक उपस्थितिमा सञ्चालन गरिने परीक्षाको लागि एक लाख पचास हजार परीक्षार्थी छन् प्रत्येक सेमेस्टर वा वार्षिक परीक्षा सम्पन्न भएको चार महिना भेट र नतिजा सार्वजनिक गर्ने लक्ष्य रहेको परीक्षा नियन्त्रण जोशीले बताउनुभयो यस्तै आगामी सोमबार त्रिवेले दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ कोरोना संक्रमण जोखिमका कारण त्रिवेले विद्यावारिधि एमफिल र दीक्षान्त पदक तथा पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूलाई मात्र समारोहमा सहभागी गराउने भएको छ संस्थाद्वारा सञ्चालित सञ्चार माध्यममा लेख समाचार र आलेख उपलब्ध गराएर सहयोग गर्नेहरूलाई न्यूनतम पारिश्रमिक सहित सम्मान गर्ने संस्थाको गत आर्थिक वर्षको निर्णय अनुसार संस्थाका दसजना नियमित स्तम्भकारलाई नगदसहित सम्मान गरिएको छ नियमित स्तम्भकार देवबहादुर श्रेष्ठ सरोजराज पन्त जीवन साक्य राम सुवेदी कृषि अधिकारी निशा र सुवेक्षा पन्तलाई संस्थाको कार्यालयमा सम्मान गरिएको छ कार्यक्रममा उपस्थित हुन नसकेका राजेन्द्र राजेश चन्द्र राज भण्डारी शिवशरण गेवाली तुलसीराम पाण्डे र खिमानन्द कणेललाई सम्मानसहित पारिश्रमिक उपलब्ध गराइने संस्थाका सम्पादक रामबहादुर जीषीले बताउनुभयो सम्मान कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागलुङका सचिव तथा आदर्श सहकारी संस्थाका प्रकाशन उपसमितिका सदस्य राम थापा अविरलले स्तम्भकारलाई नियमित पारिश्रमिक दिने गरी सहकारीले गरेको निर्णय जिल्लामै उदाहरणीय भएको बताउनुभयो उहाँले कोरोना महामारीको बीचमा सञ्चार माध्यममा काम गर्नेहरूको रोजगारी गुमेको पारिश्रमिक नपाएको भन्ने समाचार प्रकाशित भइरहेको समयमा मोफसलको सञ्चार माध्यमले लेख लेख्नेहरूलाई समेत पारिश्रमिक दिएर हौसला बढाएको उहाँको भनाइ थियो सम्मानित स्तम्भकारहरूले पैसाको लागि नभएर रुचिको विषयलाई लेख मार्फत पाठकसम्म सामु पुर्याउने माध्यमको रूपमा आदर्श सञ्चारलाई रोजेको भए पनि सहकारीले पारिश्रमिक दिएर आफूहरूलाई उत्साहित र थप जिम्मेवार बनाएको बताउनु भएको थियो सम्मान कार्यक्रम संस्थाका कार्यकारी सम्पादक दिल शिरिषको सञ्चालनमा सम्पन्न भएको थियो खबर खबरसँगै साँझ सात बजेको गलकुट खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक गाउँघरमा पाल्नै छाडियो लोकल कुखुरा नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाद्वारा हेमचन्द्र स्मृति पुरस्कार कोष स्थापना बागलुङमा बहत्तर लाख खर्चेर साठवटा पदमार्ग बन्ने बढीगाँतमा कक्षा पाँचसम्मका बालबालिकाहरूले दिवा खाजा खुवाउन थालियो र माघ पहिलो सातादेखि स्नातक तेस्रो र स्नातकोत्तर पहिलो तहको परीक्षा हुने आदर्श संचारका नियमित स्तम्भकार सम्मानित खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार